नमस्कार आचार्यको यो डलडली हिँड्यो सँगसँगै नमस्कार गयो खोइ नाति के हो खबर ल हजुर मेरो पनि नमस्कार छ अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्सको तर्फबाट कार्यक्रम अर्पणको चौतारीमा उताउति नाति उठाइकन कार्य है यो चस्मा नाति हेर नि हिलो लाएर आखन कार्य हो नि किनै गाह्रो पऱ्यो चस्मा पनि अब यी चस्मा निकालेपछि आँखा पनि बन्द होला जस्तो छ हजुर भएको जस्तै हेरी नातिको यो दाँत मात्रै देखाए नि हिस्सो गरेर हाँसिसक्यो हेर नि सेतो डन्टे लगाएर खोले छन् अनि अति सबै यो हिरो दलाइसक्यो क्यारे कान्छो अनि हाम्रो यो राजन नातिले हिरो चाहिँ कसैले लगाइदिएन नि के हो हिरो पनि लगाए जस्तो देखेन यो चौतारीसम्म आउँदा अनि के हजुर कुरो यहाँ के हो भने कुरो गहिरो छ असार पन्ध्रको त्यो हिलो कानभित्र पसेर मेरो कानमा समस्या परिरहेछ हजुर त्यस्तो तनाव भइरहेको कानलाई अपरेसन भन्थे के भन्छ अपरेसन त गर्नु परेको छैन अहिलेसम्म चाहिँ ओखती गरिरहेको छु हेर्नुहोस् ओखती गर्दैछन् हजुर ओखती राम्रोसँग गर्नुपर्छ कान चाहिँ फेरि यो औषधि हाल्नु बिग्रियो भने बिर्सियो भने फेरि कान बहिरो हुन्छ अनि बहिरो भएपछि फेरि हजुरबाट ए राजन नाति भन्नु नसुन्न सक्नु दुईवटा कान चाहिँ एउटा कान जोडा पनि अर्को छ नि हजुरबा फेरि दुइटै जाला भन्ने डर छ नि त मलाई फेरि कसले हेर्ने फेरि चौतारीसम्म म डोर्याउने मान्छे नहोला है हेर्नलाई त आँखा छँदैछ नि हजुर हेर्नलाई त आँखाले डोर्याउनलाई अनि फेरि मेरो कुरा सुन्नलाई जितको मान्छे हुन्छ नि फेरि कान चाहियो कान चाहिने फेरि कान चाहियो यो चौतारीसम्म पनि आउनु पर्यो फेरि होइन र तपाईँ पनि आउनुहुन्छ भने आउनुहोस् कि अरे चौतारीसम्म अब यो असारको मेला छ अब दिलमा चाहिँ रेडियो राख्नुहोस् है यो आलीमा हुन्छ क्या अरे कान्छौ आलीमा चाहिँ यसो रेडियो राख्नुहोस् अलिक ठुलो भोलम पार्नुहोस् अनि यसो रोपाहरूले रोड्दै हुनुहुन्छ भने पनि मक्ख परेर कार्यक्रम सुन्नुहोस् रोउँदै जानुहोस् फेरि कार्यक्रम सुन्दा सुन्दै फेरि रोप्नु बिर्सिनु होला फेरि त्यति नबिर्सनुहोस् होइन यसो मौका मिल्यो भने फोन गर्नुहोस् क्या फेरि धेरै रोपिराख्दा थकाइ पनि लाग्छ थगाइ मार्नको लागि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा डायल गरेर आउनुहोस् होइन थकाइ पनि मर्छ यो चौतारीमा पनि हुन्छ होइन यस्तो पानी पर्दै पर्यो भने पनि चौतारीमा यस्तो छाडी पनि छन् क्या अरे एकैछिन यसो शीतलमा बस्यौँ अब घाम लागिराखेको छ होला कति ठाउँमा अब तपाईँ आउनुहुन्छ भने सर फोन गर्नुहोस् दुइटा गोरेट हुँदै आउनुहोस् रमाइलो कुराकानी हुन्छ अनि के हुन्छ अर्को काम थियो अर्को हामी उखान टुक्का सोध्छौँ नि हामी तपाईँलाई रमाइलो रमाइलो उखान टुक्का सोध्छौँ उखान टुक्काको सही जवाब दिनुभयो भने तपाईँमध्ये एकजनालाई पुरस्कारको व्यवस्था गरेको छ मनकाउने फेन्सी स्टोरले जुन चाहिँ रत्नगर दुई हाई स्कुल रोडमा रहेको छ यदि तपाईँलाई स्कुल बोर्डिङका जुत्ता चप्पल रेडिमेड कपडाहरू फेसन अनुसारको कपडाहरू चाहिराखेको छन् भने नि सर जानुहोस् हाई स्कुल रोडमा मनकाउने फेन्सी स्टोर्स भनेर लेखेको एउटा ठुलो बोर्ड छ क्या अरे कान्छो हो त्यो बोर्ड हेरेपछि तपाईँले मनकाउने फेन्सी स्टोर कहाँ छ भन्ने कुरै अब तपाईँले ट्याक्कलाई पत्ता लगाउनुहुन्छ क्या अरे फोन नम्बर चाहिँ कति रहे हजुर अब फोन नम्बर यो मेरो दिमागले सोध्न गाह्रो थियो र है यो फोन नम्बर एकछिनपछि म सम्झेर भन्छु है अहिले म भनिदिउँ मेरो नाति फेरि जान्नुपर्ने हेर्नु नि फेरि मै भनिदिउँ भनेर एकछिनपछि भन्छु भने होइन मैले फेरि ल भन्नुहोस् न एकछिनपछि साथी आइसक्नु भएको छ मेरो साथी आउनु भएको छ तपाईँले उखान टुक्का हाल्नुहुन्छ भनेर को हुनुहुन्छ स्वागत गर्नु पऱ्यो ल हजुर नमस्कार भित्रै आउनुहोस् नमस्कार नमस्कार कहाँदेखि हुन् म देशमान चारदेखि गणेश गणेश भट्ट के छ नाति खबर त्यतातिरको ठिकै छ धान रोपेर भ्याउनु भयो कि भएन भ्याइसक्नु भयो है हजुर अनि यो के भन्छ यो कोदालो उठाएर काम गर्नेलाई के भन्छ कान्छु बाउसी बाउसी चाहिँ गर्न गयो कि गएन मेरो नाति गयो एक दुई ठाउँमा एक दुई ठाउँमा मात्रै हजुर ल त मेरो नाति अल्छी भएछ यसपालि पढ्दै हेर कति ठाउँमा गयो कति ठाउँमा गयो मेरो नाति यसपालि किन हुन् कुन्नी थोरै ठाउँमा गएको समय नभएर कि हजुर ल त नि कार्यक्रम आउनु भएको छ नेम थाहा छ है कार्यक्रमको ल हामी उखान टुक्क सोध्छौँ क्या अरे है आज उखान टुक्क चाहिँ हजुर भाइ एकैछिन रेस्ट गर्ने वालामा छु यो आलीमा बसेर चाहिँ टक्क उखान टुक्क मेरो राजा नातिले सोधिन्छ है राजा नातिले उखान टुक्क सोध्नुहुन्छ टक्क मिलाएर जानु पर्यो फेरि हुन्छ ल उखान टुक्क सुन्नुहोस् है त हुन्छ ल मैले चाहिँ अगाडिको भाग चाहिँ भनिदिन्छु पछाडिको भाग चाहिँ तपाईँले भन्नुपर्छ है हजुरबाले चाहिँ अगाडिको भाग चाहिँ सोध्नुहुन्थ्यो पछाडिको भाग भन्नुहुन्थ्यो मैले चाहिँ अगाडिको भाग मैले भनिदिन्छु पछाडिको भाग के हो तपाईँले भन्नुपर्छ है हुन्छ देख्नेको आँखा फुटेपछि देख्नेको आँखा फुटेपछि के भयो साउनमा गोरुले पनि हरियो आँखा फुट्छ पछाडिको भाग मात्रै के हो भनेर भन्ने हो कि देख्नेको आँखा फुटेपछि पछाडि के छ होला ए साउनमा गोरुको आँखा फुट्छ हरेदेखि के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ तपाईँको जवाब बिग्रियो त गणेशजी हजुर यसले त जवाब बिग्रियो भन्यो कम्प्युटरले के अब सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार जुटपानीदेखि गणेश भट्ट आउनुभएको थियो मिलाउन सक्नु भएन सजिलै छ जस्तो लाग्छ हजुरबा मैले सोधेको यो उखान पनि सजिलो त सजिलै छ होइन देख्नेको आँखा फुटेपछि कुनै के जाति हो पछि चाहिँ मेरो नाति नातिले मिलाउँछन् कोही आउनु भएको है आउनु भएको छैन ल आउँदै हुनुहुन्थ्यो बाटोमा ढक ढक ढक्क आउनु भएको यसो ढोको खोलेर हजुरबा यसो हेरेको अब बाहिर त हाम्रो यो गार्ड सिक्युरिटी गार्ड भनेर यो कुकुर माटेर बसिरहनु भएको छ भनेर चाहिँ इसारा गर्दैछन् आउँदै हुनुहुन्छ अरे उतापट्टि चस्मा मिलाएर हेरिराख्नु भएको छ आँखा तन्काइ तन्काई मेरो नातिले आइसकेपछि भित्र पठाउनुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ र मनोकामना फेन्सी स्टोरको तर्फबाट एउटा आकर्षक पुरस्कार पनि तपाईँले जित्न सक्नुहुन्छ क्या अरे जुन चाहिँ मनोकामना स्टोर चाहिँ रत्नगर दुई हाई स्कुल रोडमा रहेको छ यदि तपाईँलाई चाहिँ सुपथ मूल्यमा सामानहरू चाहिराखेको छ भने तुरन्त सम्झनै पर्ने नाम चाहिँ मनोकामना फेन्स स्टोर हो त्यसै अनुसारका डिजाइन डिजाइनका कपडाहरू चाहिएको छ स्वदेशमा विदेशमा बनेको रेडिमेड कपडाहरू होइन कान्छो हो नि ब्रान्डेड के ब्रान्डेड ब्रान्डेड अनि त्यसपछि मकालो फुटवेयरले होइन अनि त्यसपछि बिएफडिएर हिल सुजले अनि कोरियनमा थाइल्यान्डमा बनाएको जुत्ता चप्पल पनि कहाँ पाइन्छ त्यही कान्छो मनकामना फ्यान्सी स्टोर्समा अनि प्रोपाइटर को हो नि फेरि प्रोपाइटर हुनुहुन्छ रमेश लोहाने साथी हो होइन होला कोही साथी आउनु भएको छ त्यसपछि हो कि ल हजुर नमस्कार आउनुहोस् भित्रै नमस्कार नमस्कार हजुरबा नमस्कार नमस्कार कहाँदेखिको कान्छो पर्साबाट विज्ञानजी हजुर हजुर म प्रसारण विज्ञानजी हो के अरे शर्मा ए विज्ञानजी विज्ञान विज्ञान विज्ञान भनेपछि यो इङ्ग्लिसमा साइन्स भन्थ्यो क्या अरे है हजुर राजन सरलाई ठ्याक्कै चिन्नु भयो नि हाम्रो त्यही त त्यही त चिन्छु नि एकपल्ट गाइसकेको मान्छेलाई नचिनेर हुन्छ तपाईँ त कतिपल्ट गाइसक्नुभयो झन् विज्ञानजी हजुर भन्नुहोस् न त्यहाँनिर हाम्रो एउटा एकजना छिमेकी साथी हुनुहुन्थ्यो लोड सेडिङ भन्ने चिन्नुहुन्छ हुन्छ कार्यक्रममा आउनुभएको छ तपाईँको लागि एउटा उखान राखिहाल्छु है त देख्नेको आँखा फुटेपछि पछाडि के होला देख्नेको आँखा फुटेपछि सही जवाब हो त्यो पक्कै पनि अन्तिम जवाब यही हो त हामी कम्प्युटरलाई सोध्छौँ है त उताबाट सही जवाफ भनेर गुडुङडुङ ताली पड्किसक्यो नि विज्ञानजी साह्रै सिपालु मान्छे मिलेको छ विजेताको सूचीमा पर्नु भएको छ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार विज्ञान श्रेष्ठ हुनुहुन्थ्यो वर्षादेखि ठ्याक्कै मिलाएर गइसक्नु भएको छ यस्तै रमाइलो कुराकानीको साथमा उखान टुक्काको खेल हुने गर्दछ कार्यक्रम अर्पणको चौतारीमा सधैँ आइतबार एक बजेको अर्पण खबरपछि आउँछ लगभग दुई बजेसम्म रहन्छौँ तपाईँकै माझमा रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com डट एनपीबाट पनि विश्वभर एकैसाथ तपाईँले हामीलाई सुनिराख्नु भएको छ र कार्यक्रम अर्पणको चौतारीसम्म तपाईँ पनि आउन चाहनुहुन्छ भने दुई गोरु त्यो ग्यारेज दिएका हो शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो असारको बेला छ अब जाता अब यो धान रोप्ने सिजन छ है यो सिजन भनेर चाहिँ के कान्छो नेपालीमा नेपालीमा अब तपाईँलाई त नआएको चिज मलाई कता आउला यो ब्रिटिस आर्मी हुँदा के थियो यो लौरी हुँदाखेरि सिके इङ्ग्लिस काम लाग्दो रहेछ कि बेला बेला यो सिजन भने मौसम होइन समय है यो मौसम चाहिँ हो सिजन भनेको चाहिँ मौसम रिजन भनेको हाम्रो टेक्निसियन साथी टेक्निसियन साथी होइन मेरो नाति तिम्रो साथी हो होइन अनि कार्यक्रममा त्यही हामी रहन्छौँ कहिले रेखान्त कहिले आउँछ हामी अघि भर्खर भनेको आइतबार एक बजेको अर्पण खबर पछि आइतबारे अर्पण खबरकै एक बजेपछि चाहिँ हो र साथी हो मलाई त होइन जस्तो लाग्दा सधैँभरि चौतारीमा आइन्छ कि जस्तो लाग्यो असार पन्ध्रमा मेरो कानभित्र हिलो पसेको हजुरबाले सुन्न र देख्न छाड्नुभयो त्यस्तो होइन होइन होइन होइन त्यो होइन कान्छो कहाँ यो आँखामा यो चस्माको पावर कम छ त्यही भएर आँखा देख्न छोड्या होइन यो कानमा लाउने यो इयरफोन बसेको के भन्थ्यो कान्छो हो हेडसेट हेडसेट फेरि त्यसको बाजे कानमा लाउने हेडसेट भन्थ्यो कहिले त्यसका बाजे मेरो बाजे त तपाईँ नै हो नि हजुरबा ट्याक्कै कस्तो नानीलाई होइन यो के भन्नु रहेछ भने त्यसको बाजे भने धेरै नाम निकाल्थे बजेर त कस्तो हो कान्छु राजन राजन नाति एकदम सिपालो छन् कि राजन नाति अब राजन नाति झन् भन्नै पर्दैन ट्यालेन्टै छन् क्या अरे हिजो फुटबल हेर्नुभयो फुटबल हिजोको फुट हिजो फुटबल हेरियो कान्छे हेरियो हेरियो सुतेर सिद्धेर क्या हुनु उठिर हेऱ्यो नि हामी यो <laughs> चस्मा तन्काइ तन्काइ आँखा तन्काइ चस्मा होइन है हेरि हेरिदियो काम घरि सुन्न र त्यो हेर्न नदिएर आमै आमै कति गाह्रो होइन होइन त्यो मेरो टिमले कति मजाले गोल हाने हेर्न त्यहाँ तपाईँको अहिले होइन कहीँ स्पेन ब्राजिल होइन क्या कसले त इङ्ग्लिस नाम अब के गर्ने काम चाहिँ र नेपाली नाम भएको ढ्याक्कै सम्झिन्थ्यो है के के जाति के के जाति यो नाम पनि कस्तो गाह्रो कि बुढेसकालमा पर्ने यो जुन फोते मान्छे गाह्रो नभएपछि यो शब्दहरू लटपडिन्थ्यो है कान्छे हेर गाह्रो छ नाम चाहिँ नभनिहालौँ है हुन्छ <laughs> हजुरबालाई थाहा नै छैन सेमी फाइनलमा कुन कुन टिम पुगेको छ भनेर अहिले म पढाउँछु साँच्चै भन्नु मलाई मलाई थाहा छ साँच्चै भनिदिउँ <laughs> सेमी फाइनलमा राजा नाति राजा नाति पुग्दैछ हो होइन हामी त फाइनलमा ए फाइनलमा फाइनलमा गइसक्यो त्यही भएर थाहा छैन भनेको तपाईँ यति बेला रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगाहरूको प्रस्तुति कार्यक्रम अर्फणको चौतारी सुनिराख्नु भएको छ तपाईँसँग उखान टुक्काको खेल हुने गर्दछ हजुरबाले उखान टुक्का हाल्ने गर्नुहुन्थ्यो भने आज मैले हालिराखेको छु तपाईँको लागि सजिलो अनि रमाइलो रमाइलो उखान टुक्काहरू लिएर आएका छौँ यति बेला भने यो के भन्छ अरे यो असारको बेला यो गीत गाउनु मन लाग्यो ल ल हजुर त्यही भने त मैले यति बेला भने पालो भएको छ असारको गीत सुन्ने हजुरबाको मुखबाट भन्नु खोजेँ नि त ए हो साथी गाइदिउँ हरियो डाँडा माथि हलो जोत्ने साथी हो हो माले हो हो हो तारे हो कति सुन्दर हरियो डाँडा माथि हलो जोत्ने साथी हरियो डाँडा माथि हलो जोत्ने साथी हो हो माले हो हो बिस्तारै कस्तो भयो एकदम राम्रो यस्तै आवाज धर्मराज थापाको पनि छ हजुरबा है केही बेर पछि सुन्छौँ तपाईँलाई जानकारी गराउँ यति बेला तपाईँ रेडियो अर्पण एक सय चार थुलो पाँच मेगा प्रस्तुत कार्यक्रम अर्पणको चौतारी सुन्दै हुनुहुन्छ तपाईँको लागि उखान टुक्काको खेल छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्ति तेत्तिस हुँदै आउनुहोस् र मनगाउन फेन्सी स्टोर्सले राखेको पुरस्कार जित्नुहोस् यति बेला भने कार्यक्रममा यही आवाजलाई राख्छौँ यसपछि हामी छोटो सन्देशमूलक व्यवसायिक विश्रामतर्फ पनि लाग्छौँ रेडियो अर्पण सुन्दै रहनु हालो जोत्ने साथी हो हो माले हो हो तारे हो हो माले हो हो तारे हो हा हा हा हा हा हा हा ओरा चाम्रो माटो माथि बाल्दै मनको बाती डल्ला फर्काई फर्काई ढाड मर्काई मर्काई हो हो झुले हो हो हो घुरे हो हो हो झुले हो हो हो घुरे हो हरियो डाँडा माथि हलो जोत्ने साथी हरियो डाँडा माथि हलो जोप्ने साथी हो हो माले हो, हो, हो, हो तारे। नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुखी रहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङ्गटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस म्याथ तथा साइन्सको परीक्षा नै नदिकन पाँच विषयमा मात्र एसएलसी पास हुने सुवर्ण अवसर गत वर्ष फेल भएका विद्यार्थी तथा अहिले पढिरहेका विद्यार्थीहरूको लागि होस्टेलको व्यवस्था सहित टियु केयु पियु साथै विश्वभरि मान्यता प्राप्त कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइने लेडिजलाई लेडिज शिक्षकले नै पढाइने कक्षा एघार नपढी सिधै कक्षा बाह्रको परीक्षा दिन पाइने दुई सालदेखि दुई हजार उनासत्तरी सालसम्मको एसएलसीको प्रश्न पत्रहरू प्रश्नहरूको हल गराई हरेक हप्ता जाँच लिइने सय प्रतिशत पासको ग्यारेन्टी साथै इङ्ग्लिस कोरियन जापानिज लगायत सम्पूर्ण ल्याङ्ग्वेज कक्षाहरू basic computer course diploma accounting package hardware networking र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको व्यवस्था छ सम्पर्क attitude multi learning academy Khairenisar Parsa Narayani development ब्याङ्कको माथि फोन शून्य छप्पन्न पाँच तिरासी तिन सय तिन मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अरे हो झुम्री छोरो पासपोर्ट बनाउँछु भन्छ फोटो खिच्न बजार गाछु म छोरो त आयो भन्छु म अहिले धर्मेन्द्र फोटो ल्याइस्तो भन्छु म फोटो लिन त पर्सि बोला चाहिँ बा भन्छु म जेवराज भन्छु म जहाँ पाए त्यही गएर फोटो खिच्न हुन्थेन तैँले नारायणघाट सहित चौकको सिटी प्लाजाको पहिलो तल्लामा रहेको एसटिसीमा गएर फोटो खिच्यो भने अहिलेको अहिले फोटो पाइन्छ भन्छु म खुरुकको त्यही गयो बरु मोबाइल नम्बर पनि टिप अन्ठानब्बे चार पचास पैतालिस तिन सय उना पचास हो भन्छु म ल फोटो लिनुहोस् बाउले भन्या ठिक रहेछ एसटिसी भन्या त एसटिसी नै रहेछ भन्छु म साथै हामी कहाँ photocopy machine photo printer printer cartridge photo paper कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kubar mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छपन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ नगर चितवन टाढी हंस मनोरञ्जन केन्द्र सबै छाडी हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जना स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ को व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खाना सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फ्रेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य website W W W dot dot com केन्द्र हाम्रो खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमन यार पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा सितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी फेरि पनि स्वागत छ यो छोटो सन्देशमूलक व्यावसायिक विश्रामपछि कार्यक्रम अर्पणको चौतारीमा अर्पणको चौतारीको साथमा छौँ हाम्रा आदरणीय हजुरबाको साथमा भन्नुपर्छ अनि म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि त अब ती चौसे नाति छँदै राज क्यारे कान्छो राज पौडेल कान्छो यस्तो के सुन्न कस्तो भन्नु त यो असारको बेलामा अलिकति हिलो लागेन भने के के जान्छ अरे हो के जान्छ अरे हजुर के जान्छ अरे के जान्छ अरे के जान्छ थाहा तिमीलाई त्यही थाहा नभएर त हजुरहरूलाई सोधेन पहिले सोध्नु पर्दैन भर्खर सोधेर हुन्छ कहिले सोध्ने हिजो अस्ति सोधेँ अब ट्याक्क भनिदिन्थ्यो मैले मैले असार चौध गते सोधेँ चौध गते हजुर साँच्चै हो हो ए पन्ध्र गते मैले भने है भनेको थिएँ नि त पन्ध्र गते असारमा हिलो लागेन भने सफा हुन्छ भनेर भन्ने थिएन मैले हो र अनि फेरि भन्नुहोस् त असारमा हिलो लागेन भने सफा हुन्छ ए अँ हो त्यो त हो है फेरि फेरि सभा होइन्छ भनेदेखि हिरो नलागिकन बस्यो भने पेट खाली भइन्छ ए हजुर कस्तो कुरो हेर्नुहुन्छ हो अनि पेट खाली भएपछि के हुन्छ अरे भोकमारी भइन्छ भोकमारी लागिसकेपछि के भन्छ थाहा छ के भन्छ सिल्टिम्बुर हुन्छ सिल्टिम्बुर भनेको के सिल्टिम्बुर भनेको माटो खाने कि ए माटो खाएर खरानी भन्ने हो अनि त्यसमा अर्को पनि हुन्छ नि थाहा के के हजुर अर्को भनेको यो नुन छर्न जाने भन्छ नि माछरन जाने बुझ्यो नुन लिन जाने नुन लिन जाने होइन हो त्यस्तो भयो नि त्यही भएर चाहिँ अहिले पोलिटिकलतिर नबसेर मेरो नाता नातिनी भन्नु छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसमा फोन गर्नुहोस् भन्दै गर्नुभयो ए त्यो पनि हो तर <laughs> गएर चाहिँ खेत रोप्नु बाँकी छ भने गएर झ्याम्मा झ्याम्मा खनिहाल्ने ढक्क लगाएर के भन्छ यो खेत रोपिहाल्ने भन्नु खोजेको हजुर नमस्कार ल खेत रोप्न भयो कि जस्तो लाएर भित्रै बोलाएको यसो सहायता गर्छ या दुर्बल भनेर भागिसक्नु भएछ ल <laughs> अब के गर्ने यस्तै छ तपाईँ पनि अब काममा बिजी हुनु बिजी भने फेरि के नेपाली इङ्ग्लिस इङ्ग्लिस बोलेछ फेरि मैले अब पल्टनको बुढो मान्छे आइहाल्छ नि म त पल्टनको लाउरे के के हुन् कि छैन होइन हो त्यस्तो पाराले आइसक्नु भएको छ है उहाँसँग कुराकानी गर्नुपर्छ उखान टोकाको खेल खेल्नुपर्छ कहाँदेखि को हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते मिराजले लेख्यो हजुर नमस्कार लौन हजुर के भयो मलाई भने जस्तो भयो है लगातार रूपमा फोन आइराखेको छ तर आज प्रविधिमा केही गडबडी देखिएको हुनाले तपाईँहरूसँग कुराकानी हुन सकिराखेको छैन यसको लागि हामी धेरैदेखि नै क्षमा याचना गर्दछौँ है अर्को साथी फेरि आउनु भएको तिम्रो साथी मेरो नाता नातिनी होइन भित्र बोला त ल हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ भण्डाराबाट माया सिलवाल <laughs> भण्डाराबाट भने है हामीले चाहिँ फेरि भण्डाराको सो जस्तै लाग्यो त्यही भएर चाहिँ भनिहाल्यो शान्ति देवघाटबाट अब शान्ति नातिनी है नातिनी अनि के छ नातिनी खबर पानी परे पर्खे नि देवघाटतिर ए अहिले चाहिँ फेरि बसेछ रेस्ट हुन्छ के भन्छ इङ्ग्लिसमा है ए विश्राम लिया होला नि त एकैछिन भयो नि यो यामको पानी है अनि धान रोपेर भ्या कि भ्याएन त्यो त भ्याएको छैन भनेपछि बुढो बाजे पनि त्यति आउनु पर्छ जस्तो लाग्यो धान रोप्न फेरि राजन नातिले नपुर्याइदिएला भने डर छ नातिनी आफै लिन आउनु पर्यो फेरि अनि नातिनी कार्यक्रमको बारेमा थाहा छ उखान टुक्का सोध्ने काम चाहिँ हाम्रो राजन नातिले गर्दैछ आज होइन ल उखान टुक्क उखानटुकतिरतिरै जाउँ है त नाति उखान टुक्क हेर ल ठाउँ न ठहर पछाडिको भाग के होला गाह्रो पऱ्यो शान्तिजी के होला के होला भन्नुहोस् के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त शान्तिजी बिग्रियो भन्छ कम्प्युटरले सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कम्प्युटर सुन के अरे कम्प्युटर पनि कसै चिन्दै गान्छ हो भने त नि कहिले काहीँ झुकिहाल्छ नि हजुर नातिनी लगभग लगभग मिलिसके जस्तो मिल्न खोजेको थियो अलिकति मिलेन है भन्दै है यो कान्छे दिदी बढी बढी बोल्छ कि कम्प्युटर कहिले बोल्छ बोल्न लगाएपछि बोल्छ कि आज बोलेको कम्प्युटरले के गर्न जान्दैन कम्प्युटर स्पिकर बोल्छ कम्प्युटर बोल्दैन स्पिकर स्पिकर स्पिकर पनि कसरी बोल्छ मान्छेले बोलिसक्यो राजको साथी हुनुहुन्छ होइन फेरि आउनु भएको छैन अब नातिले एकदम हाँसाइ कहिले कम्प्युटर सुन्ने अरे कहिले कम्प्युटरमा के के बोल्ने रे अब यो कम्प्युटर पनि बोल्दैन हेरेको सबै स्पिकर स्पिकर मान्छे बोल्ने हेरे फेरि मान्छे बोल्ने नातिले एकदम हाँसायो र हजुर मित्रहरू नमस्कार ल उहाँ जानुभयो किन हो कुन्ने खै हजुरबा र नातिको हाँसो सुन्दा सुन्दै नै दिक्क लागे पो हो कि है हामी अर्पणको चौतारीमा सकेसम्म रमाइलो गर्ने हो रमाइलो गर्ने प्रयासमै जुटिरहन्छौँ हामी जहिले पनि दुई दिनको जिन्दगी आज एक दिन गयो भोलि के हो के हो कसलाई थाहा छ एउटा फोटो खिचाउन आज फोटो खिचाउने एउटा किन खिचाउन खिचौँ भनेपछि वृद्ध भत्ता लिनको जानको लागि के फोटो चाहियो ऊ साथी आउनु भएको छ कुरा गरौँ त अहिले एकछिन पछि गरौँ ए ल ल हजुर नमस्कार कान्छीको बोल्नुभयो चिन्न गाह्रो <laughs> पऱ्यो अब नचिन्ने कुरो अब कहिले काहीँ यसो टुप्लुक आइपुग्छ नि मेरो नाति अब चिन्न त गाह्रो परिहाल्यो नि कहाँ बाटो ए पिठोबाट हाम्रो भिन्सिन नाति है अनि के छ नाति खबर एकदम अब यो चस्माको पावर अलिक कमजोर छ कम भएको छ त्यही भएर अलिक नचिनाएकै खान्छु होइन कहाँ नेपाल अमेरिका गएर जाँचे आएको नेपालमा भएको धरारा कसले बना तपाईँलाई थाहा छ भीमसेनजी हजुरबाले र थाहै रहेन कि मेरो नातिलाई हजुरबाले भन्दाखेरि ल गफ लैजाएको त्यत्तिकै त्यो पनि तिनीबाट होइन नाति थाहा कसले बनाएको हातले बना कान्छे हातले बना कम जासो नेट नाते थियो अनि उखान उखानतुकोतिर जाउँ है नाति अनि उखान टुको चाहिँ आज मैले सोधेन हाम्रो नातिले सोधेछन् र खान्छु ठाउँ न ठहर ठाउँ न ठहर बुढीको रहर फिनेल जवाब कम्प्युटरलाई सोधौँ कम्प्युटरले के बोल्छ अब सही जवाब ताली गाँठे ताली जान्ने हुन् मेरो नाति शान्ति लामा पनि लगभग लगभग मिलाइसकेको है अघि हुन्छ भीमसेनजी विजेताको सूचीमा हुनुहुन्छ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार कहिले काहीँ थोरै कन्फ्युजन पनि हुन्छ कि अघि तिमी भीमसेनको यो के भन्छ धराले कसले बना भनेर जस्तै हो गान्धी पनि है अब यो त्यस्तै त्यस्तै क्वेसन भयो कि रहर भनेर आएको थियो धरा भनेर जस्तै कि है त्यही त नि हजुर हो त्यस्तै कन्फ्युज त भइहाल्थ्यो नि कहिले हामी अब कार्यक्रमको अन्त्य अन्त्यतिर आएका छौँ अब एकजना साथीलाई चाहिँ भित्र बोलाउन सकिन्छ राज पर्ख पर्ख केटा हो भनेर चाहिँ इसारो गर्नुभयो केटा हो होइन हजुर एकछिन पर्खाउनुहोस् भने कि केटा हो भने मलाई त केटा नै भन्छ कि हो त अब यसो हेर्नु केटी जस्तो देख्छु नि फेरि मैले <laughs> भनेर मैले भन्ने थिएन क्या राजनाथले भन्नुहुन्थ्यो त्यही भएर भनिहालेँ अब तपाईँको चस्माको पावर फेर्ने नै म यहाँ तपाईँले भन्यो भने त अब गाह्रो पर्दैन तपाईँलाई अब आफ्नो नातिलाई नै अब नातिनीदेखि थाल्यो भने त बर्बाद होला फेरि अनि अनि अनि काम चाहिँ सुन्न हजुर भन्नु फोटो खिचौँ कि एकचोटि किन भन्नु न फोटो खिच्यौँ भने खिचौँ किन के किन कसरी भने खिचेपछि थाहा हुन्थ्यो नि खिचौँ ल खिच साथी खिचौँ क्यामेरा निकाल्न क्यामेरा यहीँ रेडियो हातमा के हो त नि यो खिचिहाल्नु आजभन्दा मोबाइलले खिचे नि हुन्छ कि यो के हुन्छ मोबाइलमा फोटो आउँछ र आइहाल्छ नि एचडी क्यामेरा छ आठ मेगा पिक्सलको नि आउँदैन ठिकै हुन्छ मेगा पिक्सल भने मलाई थाहा नै फोटो खिचेपछि थाहा हुन्छ मेगा पिक्सल ल भए फोटो किन खिच्ने भने किन भन्दा नि पहिला साथीसँग कुराकानी गरौँ अनि त्यसपछि फोटोको बारेमा कुरा कुराकानी ल हजुर नमस्कार नमस्कार हजुर लाउन रात के भइरहेको छ र जानु भएर कान्छु है अब यो फोटोको कुरा गर्दै थिएँ होइन फोटो भनेको अब जति खिचिराख्यो त्यति राम्रो हुन्छ है कान्छु किनभने हजुर किनभने भोलि पर्सिको सम्झनाको लागि हुन्छ नि कान्छु गाथे ए हो त साँच्चै यो चौतारीमा आएर यसो हामीले यसरी गीत गाएको थियौँ यसरी चाहिँ कार्यक्रम चलाएको थियौँ यसरी नाता नातिनीसँग भेट भएको थियो भनेको सम्झना हुन्छ भनेर यसो नाता नातिनी आउँछन् सँगै गर्छ फोटो खिचौँ भने त ए हो ल अब चाहिँ राजले बिदै लिनुपर्छ अब म फोन लिन्न या आज प्रब्लम पनि भइराखेको छ भनेर चाहिँ सिग्नल दिइरहनु भएको छ उताबाट है अब के गर्ने साथी आज चाहिँ तपाईँहरूसँग धेरैभन्दा धेरै साथीहरूसँग कुराकानी गर्नु मन थियो उखान टुकाको खेल खेल्नु मन थियो तर कहिलेकाहीँ यस्तै हो क्षमा याचना पनि छ यति बेला भने कार्यक्रममा एउटा गीत अगाडि बढाउनु पर्छ त्यसपछि हामी दुईजना साथीहरूमध्ये एकजनाको नाउँ लिएर आउँछौँ किनभने विजेता एकजना मात्रै हुन्छ आज आज मादल बजेको किन गाउँ घर दुनिया दिउँ जाउन सानो सानो रानी बाटो झर्यो पल्ला गाउँको नौलो भाखा पल्ला गाउँमा सर्यो परदेशीले खोला तर्यो हुँदै दोभानीमा भैँस चढ्यो लालु पाते फुलको जवानीमा आज मादल बजेको किन गाउँ घर दुनिया दिउँ जाउन आज मादल बजेको किन गाउँ घर दुनिया दिउँ आज मादल बजेको किन असारमा धान रोप्न बोलाउन यस्तो मजाले गाइन्थे हजुरबाको दोस्तीहरूकै गाना है धर्मराज थापा अब हजुरबाहरूकै दुवाले हो अनि त्यही भएर यस्तो गीतहरू त यस्तो गीत त कति गायो कति गायो सिमै छैन गान्थ्यो खास त म अन्तर्राष्ट्रिय गायक हुने मूल्याङ्कन छैन भनेर माग्ने उडाले इन्डिया गएर गीत गाउनु भएन हजुर तपाईँले इन्डिया गएर मात्र हो हामी नेपाल गएर गीत गाएको इन्डियाको नेपाल त राष्ट्रमै पऱ्यो नि अन्तर्राष्ट्रको कुरो गरेर होइन भनेर कि ए अन्तर्राष्ट्रिय गायक भने ती कस्तो भने मूल्याङ्कन नभएपछि अन्तर्राष्ट्रिय गायक यसै हुन्छ खान्छ हो त्यो पनि होला अब के गर्ने हजुरबा तपाईँको हातमा गोला छ के अरे गोला छ होइन त्योभन्दा अगाडि आज को को नाति नाति चाहिँ यसो हजुरबाले भेट्ने आयो त्यो भनौँ न ल म भन्छु जुट पानीदेखि गणेश भट्ट आउनुभएको थियो मिलाउन मिलाउन जस्तो गरेर मिलाउनु भयो होइन पर्साबाट विज्ञान श्रेष्ठ आउनुभएको थियो ट्वाक्कै एकैपटकमा मिलाउनु भयो देवघाटबाट शान्ति लामा आउनुभयो त्यो लगभग लगभग मिलेको तर थोरैले गर्दा मिलेन पिठुवाबाट भीमसेन अधिकारी आउनुभएको एकदम सिपालु मान्छे ट्वाक्कै मिलाउनु भयो चारजना आउनुभयो प्रत्यक्ष रूपमा धेरैजना चाहिँ आएर बिचमै छुटेर जानुभयो हजुरबा ए भनेपछि चारजनाबाट दुईजनालाई मिलाउन सफल होइन दुईजनाबाट एकजनाले पुरस्कार जित्न सफल हो मनकामना फेन्सी स्टोर्सबाट चाहिँ एकजनाले मात्रै पुरस्कार यो गोला पर्थ्यो म अब है त यो गोला चाहिँ के पर्यो यो आँखाको चस्मा पनि कति पावरलेस भयो कान्छ भोलिको छ हजुरबा ए विज्ञान नाति रहेछ विज्ञान श्रेष्ठ नाति वर्षबाट चाहिँ आउनु भएको थियो है पर्साबाट आउनुभएको थियो तपाईँले जित्नुभएको भएको छ मनकाण्ड फेन्सी स्टोरको तर्फबाट एउटा आकर्षक पुरस्कार भीमसेन जिल्ला हाम्रो तर्फबाट धेरै धेरै बधाई छ भीमसेन ए भीमसेनजी विज्ञान विज्ञान नाति कहाँ भीमसेनजी भन्नुभएको थियो विज्ञान नाति किन विज्ञान नातिलाई धेरै धेरै यति धेरै यति धेरै एक धेरै एक मुरी असारको गएर भने मुरी भने कि यो मुरी भने चाहिँ धान रोपिसकेपछि धान काटेपछि मुरीको मुरी नि होइन हो धेरै मुरी धान फलाउन सफल होस् र नातिले पुरस्कार पनि जित्न सफल हुनुभएको भनेर आशिष दिए कि हो ल हजुर आजको कार्यक्रम कस्तो लाग्यो तपाईँलाई तपाईँलाई राम्रो लागेको भए साथीभाइलाई नि सुन्न भनिदिनु नराम्रो लागेको भए हाम्रो दुईवटा टेलिफोन लाइनमा फोन गरेर सुझाव प्रतिक्रिया दिनु होला आजको लागि भने हामी छुट्टिनुपर्ने हुन्छ यतिन्जेलसम्म रेडियो अर्पट एक सय चार थुप्रो पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीलाई लगन गरेर सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद फोन गर्नुभयो तपाईँलाई पनि धन्यवाद फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद र मनोकामना फेन्सी स्टोरले पुरस्कारको व्यवस्था गर्नुभएको छ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम अर्पणको चौतारीबाट राजलाई पनि धन्यवाद दिनु के भन्दो रहेछ भनेर यसो साइड लाजी भने नाति कति चङ्खा चलाएको हुन् र राजनातिलाई पनि धेरै धेरै कति धेरै धेरै धनियाँको पात ए होइन कि होइन धनियाँको पात तरकारी मात्रै हाल्ने है अहिले नारी हाल्ने है त धानको भात ए त्यही पनि धानको भात त के भन्छ काटिसकेपछि चाहिँ भर्खर रोप्दैछौँ ए ल धन्यवाद र नातिलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम अर्पणको चौतारीको आजको यो श्रृङ्खलाबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म हजुर दुवैजना एकैसाथ छुट्टिन्छौँ हवस् त नमस्कार फोरी टुसाएको बासको छोरो तामा पेतनेरीलाई सोल्टी भने मै बुढोलाई मामा बहिनीको दया छ भने रोजी घर दाना छ नभने रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल नेताज्यू नेताज्यू सुन्नुहोस् न मात्र कविता लल कवि छिटो भन मलाई हतार छ के मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने राम्रा राम्रा गहना लिन नेताज्यू मह कहाँ जाने पीर कति नलेउ कवि संग रमाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल मानै जाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल मानै जाऊ हजुर हामी कहाँ स्वदेशी तथा विदेशी दक्ष कालीगढद्वारा तयार गरिने आधुनिक आकर्षक सुनसादीका गहना पाउनका साथै अर्डर अनुसार तयार गरिन्छ साथमा कम्प्युटर प्रविधिबाट नापतोल गरी खरिद बिक्री गरिने एवं सम्पूर्ण राशि अनुसारको पत्रहरू पाइने एकमात्र पसल सम्पर्क हरे कृष्ण हरे राम सुनचादीको पसल रत्नगर दुई हाई स्कुल रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी दुई सय बिस मोबाइल नम्बर अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र प्रोपराइटर कृष्ण ढकाल अब तपाईँ हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सु centre fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगराट बकुल्लर proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेन्ज अहिले दिउँसोको दुई बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्ननगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ